हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम लोगागनको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारिका मित्र रासँगै म छु तपाईँकै लोकभाकाको साथी दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लु पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम लोगागन विशुद्ध लोक बसाई हो लोक भाकाहरू गाउने बसाई हो यो बसाइमा आएर तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् आज पनि दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटो भएर तपाईँ आउनुहोस् कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले अर्को साथ यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गान गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ राज्यले फोन उठाउनुहुनेछ त्यसपछि भित्र पठाउनुहुनेछ तपाईँलाई मेरो भेटघाट हुनेछ कोही साथी आइसक्नु भएको छ सुरुवातमा नै म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो नमस्कार हजुर नमस्ते हेलो कोही साथी आउनु भएको छ मैले बोलेको आवाज चाहिँ नसुन्नु भएको कि जस्तो लाग्यो हजुर नमस्ते काजीको बोल्नुभयो सिद्धिबाट दिनेश चेपाङ हजुर के छ दिनेश खलकरो एकदम ठिकठाक छ दाजु के गर्नुहुन्छ तपाईँ कहाँ कतिमा सिद्धिमा क्लास टेनमा क्लास टेनमा सिद्धिमा पढ्दै हुनुहुन्छ है हजुर आज भोलि त बिदा होला सायद होइन बिदा छ यहाँ पिठा डोबाटोमा ट्युसन पढ्न आएको छु दाजु ट्युसन पढ्न आउनु भएको छ अनि ट्युसन पढ्ने ठाउँ मात्रै सम्झिनु भएको छ खुसी लागेको छ हामीलाई है कुन भक्ति गाउनुहुन्छ आज आज म गीतबाट सुरु गर्छु दाजु हुन्छ एकदमै सुरु गर्नुहोस् ए सम्झाइ बुझाइ गर्नु छ सानोलाई गर्नु छ सानोलाई फुलको सुन्दर तरिकाले गाउँदै हुनुहुन्थ्यो दिनेश सेपाङ आउनुभएको थियो सिद्धिबाट र छुटेर गइसक्नु भएको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि पाँच त्रिसठी तिन सय तेत्तिस बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ राजको सङ्केतको साथी आउनु आउनुभएको राज आउनु भएको छ अरे उहाँलाई पनि स्वागत गर्छौँ हामी हजुर नमस्ते हेलो हजुर नमस्कार कोही साथी आउनु भएको छ बोलिराख्नु भएको छैन हजुर नमस्ते कोही साथी आउनु भएको थियो र गइसक्नु भएको छ है छुटेर हुनुभएको थियो पिच्चैमा जानुभयो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस बेलुकाले तपाईँको लागि हामीले खुल्ला गरेका छौँ विशुद्ध लोक बसाई यो बसाईमा आएर तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र प्रविधिमा रहेर मलाई साथ दिइराख्नु भएको छ राजले र यो बसाईमा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउनेछ कोही साथी पठाउनु भएको छ राजको सङ्केत म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखिको को बोल्नुभयो गाउँले एकबाट आशा गुरुङ भन्नुभयो है के छ आशाजी खबर अनि नयाँ नौलो के छ काउलेतिरको सुनाउनुहोस् सबै ठिकै छ है कार्यक्रम आउनु भएको छ कुन भाका गाउनुहुन्छ आज हुन्छ सुरु गर्नुहोस् दिशा दिने मायालाई सम्झनु मेरै रिच भुल यस्तै मिठो भाक गाउनुभयो धेरै धेरै धन्यवाद सहभागिताको लागि आशाजी छुट्टिन्छौँ है त नमस्ते आशा गुरुङ आउनु भएको थियो काउलेबाट कोही साथी फेरि पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर नमस्कार कहाँदेखि बोल्नुभयो दिपक सुनवार सौराचोकबाट है के छ दिपकजी खबर एकदम मेरो पनि फिट एन्ड फाइन भन्छ इङ्ग्लिसमा होइन एकदमै ठिक छ म पनि अनि व्यवसाय कस्तो चल्छ तपाईँको ठिकै छ है राम्रोसँग काम गर्नुहोस् अगाडि बढ्नुहोस् हाम्रो शुभकामना है कार्यक्रम आउनु भएको छ कुन भाग गाउनुहुन्छ आज झमझम दर्कियो पानी सुरु गर्नुहोस् है त झन्डै शरीर भिज रोधी घर किन गाइरहन्छ घाम घाम पानी जोगायो निकै सुन्दर तरिकाले गाउनुभयो है खुसी लाग्यो यसै गरी फेरि फेरि पनि आउँदै गर्नुहोस् माया चिना मान्नु छुट्टिन्छौँ है त नमस्ते दिपक सुनवार सौरा चोकबाट आउनु भएको थियो कोही साथी फेरि आउनु भएको छ उहाँलाई पनि स्वागत गर्छौँ हामी हजुर नमस्ते नमस्कार हजुर कोही साथी आउनु भएको छ बोलिराख्नु भएको छैन शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस बाटो भएर आउनुहोस् यो आँगनसम्म आएपछि तपाईँ नाच्नु पाउनुहुनेछ गाउनु पाउनुहुन्छ होइन राज तपाईँ पनि यसरी नै गाउन चाहनुहुन्छ भने तपाईँसँग त्यो कला छ गला छ भने खुलेर गाउनुहोस् दिल खोलेर गाउनुहोस् हिन्दीमा भन्छ नि होइन दिल जे दिल से गाउँ गाना हे दिल से गाउँ भन्छ नि होइन यसरी तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउँदै गर्नुहोस् एकैछिन एउटा मिठो भाका सुन्छौँ हामी त्यसपछि पुनः उपस्थित हुनेछौँ रेडियो अर्पणसँग रहनुहोला धवलागिरी अञ्चल भन्नु पर्यो जिल्ला मेरो धवलागिरी अञ्चल गाउँमा मादल बज्यो गीत यो मन हुन्छ कान्छिन म त हजुर कालकोटे सैलो जातारो दिए मैलाउँछ रमाइलो म त हजुर गलको सैलो जातारो दिए मैलाउँछ छ एक सय चार थुप्लो पाँच मेगा हर्ज छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुवाका जाने आफ्नो सपना पूरा गर्नुहोस् हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज नेट जेएलपिटी टप जे जेटेस्टका तयारी कक्षा सुविधाहरू ग्यारेन्टीका साथ सञ्चालन ज्ञाप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धी जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान बस्ती आफ्नो अध्ययन पूरा गरेका सिन्सयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेस सम्पर्क central college of vocational training private limited Kathmandu branch office सही चोक नारायण घाट चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराह चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ वाह यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सरवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो पक्का यो नदी कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भनेर आएको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम उच्च दाम ओम नवदीप बोक्रालाई बेचाम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरू लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall coating cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन पोरफाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी मनोरञ्जन केन्द्र सबै हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy store हामी कहाँ पार्लर सम्बन्धी साया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy stores Ratnagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस विरामपछि पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम लोकागरको बसायलाई तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्समा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ दर्पण पारिरहेर मलाई साथ मिलिराखेको छ राजको भने म छु तपाईँकै मित्र दिपेन्द्र आज पनि हामी तपाईँकै गीतलाई सुनिराखेका छौँ तपाईँको गलालाई सम्मान गरिराखेका छौँ तपाईँ गाउन चाहनुहुन्छ भने तपाईँलाई लोक भाका भनेपछि असाध्यै मनपर्छ मनमुटुमा बस्न सफल भएको छ भने फोन गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ जसको लागि भने तपाईँ आउनुपर्ने हुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ अनि हाम्रो हामी सबैको साझा फुलबारी कार्यक्रम लोगागनको यो साझा फुलबारीमा तपाईँ पनि फुल्न चाहनुहुन्छ तपाईँ पनि गाउन चाहनुहुन्छ भने आउनुहोस् तपाईँ सँगै हामी पनि गाउँछौँ तपाईँको त्यो स्वरलाई तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ तपाईँलाई म सङ्गीतले बिस्तारै पछि पछि पछ्याउँछु तपाईँ गाउँदै जानुहोस् र तपाईँ र म मिल्यो भने अवश्य पनि हामीले त्यो शिखरलाई चुम्न सक्नेछ एक दिन अवश्य पनि हामी त्यो गायन क्षेत्रबाट सफलता मिल्न सक्नेछ पाउनेछ तपाईँले पनि र आउनुहोला शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर र कार्यक्रम लोक आगन पेपर्सनालाई लिएर हामी हरेक साताको शनिबार बेलुकी चार बजेपछि करिब करिब पाँच बजीसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ र उतापट्टि रहेर राजले मलाई साथ दिइराख्नु भएको छ र यतापट्टि बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र कार्यक्रम लोकगागन विशुद्ध लोक गाउने बसाइ हो र शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेता लेयरको साथ यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले जित्न सक्नु सक्नुहुनेछ र राज कुराकानी गरिराख्नु भएको छ साथीसँग भित्र पठाउने तर्खर गरिराख्नु भएको छ म एकैछिनपछि उहाँलाई पनि भित्र निम्त्याउनेछु र राजुले दिइसक्नु भएको छ क्यारीभित्र अब चाहिँ भने म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर हजुर नमस्कार नमस्कार हजुर कहाँदेखि बोल्नुभयो के भन्नुभयो शिखा थापा कहाँदेखि नवलप्रासीबाट है के गर्नुहुन्छ हाम्रो शिखाजीले कहाँ कतिमा पढ्नुहुन्छ नाइनमा पढ्दै हुनुहुन्छ पढाइ कस्तो चल्दैछ राम्रोसँग पढ्नुहोस् हाम्रो शुभकामना तपाईँलाई है ल कार्यक्रममा आउनु भएको छ पहिलोचोटि होइन कार्यक्रममा ल कार्यक्रममा आउनु भएको छ कुन भाका गाउनुहुन्छ आज हुन्छ एकदमै सुरु गर्नुहोस् निकै सुन्दर तरिकाले गाउनु भएको छ रेडियो सुन्दै गर्नुहोस् सुटिन्छौँ है त नमस्ते शिखा थापा भएको थियो नवलपरासीबाट परासीबाट तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर फेरि कोही साथी आउनुभएको र आउनु भएको छैन आउने तर्खर गरिराख्नु भएको छ र मिसकल गरिराख्नु भएको छ साथीहरूले भनेर मुसु मुसु हाँसिराख्नु भएको छ मिसकल चाहिँ नगर्नुहोस् फोन गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर दुईवटा गोरेटो सधैँ हामी खुल्ला गर्ने गर्छौँ चार बजेपछि तपाईँ र म सँगै भेट हुन्छौँ त्यसपछि अनि रोदी जान्छौँ होइन राज राज पनि कम्मर भाँची भाँची नाच्नुहुन्छ राजले पनि कम्ती गाउँछन् र गीत भने त्यही कारण गर्दा तपाईँ पनि गाउन चाहनुहुन्छ भने हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाउँछौँ त्यही भाकाहरू टपक्क टिप्छौँ अनि यो आँगनसम्म आएर लोगागनको यो बसाइसम्म आएर गाउने गर्छौँ र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउने गर्छौँ विजेताले अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ र राजको सङ्केत मिलिराखेको छ कोही साथी आउने तर्खर गरिराख्नु भएको छ भनिराख्नु भएको छ एकैछिनपछि म उहाँलाई पनि स्वागत गर्नेछु र कार्यक्रममा आउनको निम्ति तपाईँको लागि हामीले दुईवटा गोरेटो भनिराखेको छु मैले शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो र कार्यक्रममा आउनुहोला र हाम्रै गाउँ हाम्रै पाखा पखेरामा हामी चाहे मेलापात जाँदा होस् चाहे गोठाला जाँदा होस् घाँट काट घाँस काट्न जाँदा होस् जुनसुकै समयमा हामी त्यो लोकगीत भनेपछि हाम्रो जिब्रोमा झुन्डिएको हुन्छ मनमुटुमा बस्न सफल भएको भाकाहरू तपाईँ पनि गाउन चाहनुहुन्छ र तपाईँले लेखेका ती शब्दहरू लयहरू छन् भने पनि आउनुहोला र तपाईँकै लागि भनेर हामीले कार्यक्रम लोगागनको बसाइँलाई लिएर सधैँ आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी टक्क चार बजेपछि तपाईँकै रेडियो सेटमा आउँछौँ हामी तपाईँकै घर दैलोमा आइपुग्छौँ र तपाईँ हामी सँगै मिलेर गाउँछौँ यो बसाइँमा आएर तपाईँ पनि गाउन चाहनुहुन्छ भने फोन गर्दै गर्नुहोस् शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर र कार्यक्रमको हामी अन्त अन्ततिर पनि आइपुग्न लागेका छौँ र एकैछिन एउटा भाका सुन्छौँ हामी त्यसपछि पुनः उपस्थित हुनेछौँ यो गीत मैले तिम्रै लागि गाएको हो ध्यान दिएर सुन मायालु यो मिठो भाका सँगसँगै अब भने हामी कार्यक्रमको अन्त अन्ततिर आइपुगिसकेका छौँ र जम्मा जम्मी चारजना साथीहरूको सहभागिता रहेको थियो दिनेश सिपाङ सिद्धिबाट आशा गुरुङ काउलेबाट दिपक सुनवार सौराचोकबाट शिखा थाहा हुनुभएको थियो अन्तमा नवलपरासीबाट सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सबैले गाउनु भएको त्यो भाका तपाईँको स्वरलाई म सलाम गर्छु यो समयमा निकै मिठो गाउनु भएको छ तपाईँ सबै सबैजनाले र कार्यक्रमको नियम नियमअनुसार एकजनालाई विजेता बनाउने जमर्को गरिराखेको छु मैले एकैछिन यो पृष्ठभूमिमा बजिराखेको आवाजलाई सुन्छौँ हामी त्यसपछि आजको विजेता साथीको नामावली लिएर हामी पूर्णमा उपस्थित हुनेछौँ कार्यक्रमको अन्तमा आइपुग्यौँ र आजको विजेता बन्न सफल हुनुभएको साथीको नामावली मेरो हातमा राजले थमाइदिइसक्नु भएको छ र गोला खोल्ने जम्माको मैले गरिराखेको छु यो समयमा आज जम्मा जम्मी चारजना साथीहरूको सहभागिता रहेको थियो सिका थापा आउनुभएको थियो दिपक सुनवार आशा गुरुङ र दिनेश चेपाङ आउनुभएको थियो चारजना साथीहरू मध्येबाट आजको विजेता को बन्नुभयो होला भन्ने तपाईँसँग पनि खुल्दुली भइराखेको होला तपाईँलाई र आजको विजेता बन्नुभएको छ सिद्धिबाट आउनुभएको थियो दिनेश चेपाङ तपाईँलाई बधाई छु तपाईँले अर्को साथ यसै स्टुडियो स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले जित्नु भएको छ र फोन लाइनमा आउनुहुने सबै साथीहरूलाई धेरै धेरै धन्यवाद र जतिजनाले मिसकल गर्नुभयो सम्झेर तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र कतिको फोन लागेन होला आज होइन राज र राज र मसँग रिसाइराख्नु भएको होला तपाईँ नरिसाउनुहोस् अर्को साथ तपाईँको फोन अवश्य लाग्नेछ यति जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद र मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ मिल्ने साथ दिनुहुने मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै लोक भाकाको साथी दिपेन्द्र पनि भोलि बिहान नौ बजेपछि पुनः भेट्ने सहित छुटिन्छु हस्त नमस्कार रेडियो अर्पण एक सौ चार थप्लो पांच मेगा हर्ज ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ अब तपाईँ हाम्रै बजार सर्व सर्वसुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe center fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailor baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको